कञ्चनपुरको हात्ती आतंक र दार्चुला बाढ़ीका विषयमा सरकार र सदनको ध्यान आकर्षण राजनीतिक दबावमा प्रहरीले काम गर्न नहुने प्रहरी महानिरीक्षक अरियालको भनाई डडेलधुरामा विपद जोखिम व्यवस्थापन सम्बन्धी दोस्रो चरणको परियोजना शुरू समुदायलाई उत्थानशील बनाउने लक्ष्य बैतडीमा सुरक्षित प्रसुति सेवा केन्द्रको संख्या एक सय बीस पुग्यो कञ्चनपुरका स्वास्थ्य संस्थामा औषधिको चरम अभाव र धनगढ़ीमा सूचना प्रविधि तथा सूचना तथा प्रविधि मेला क्यान इन्फोटेक दुई हजार त्रिहत्तर सुरु सबै नेपाली नोटमा जनावरका चित्र परिवर्तन हुँदै प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरू हुने नेपालीको महान पर्व बडा दशैं आजदेखि शुरू भएको छ यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म पन्ध्र दिन मनाइन्छ बडा दशैंको पहिलो दिन आज घर घरमा वैदिक विधिपूर्वक दियो कलश र गणेश स्थापना गरी घट स्थापना गरिन्छ आजदेखि दशैं घरमा शक्ति कि अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्वक राखेर त्यसमाथि जौ एप रोपिन्छ यसलाई जमरा राख्ने भनिन्छ आजकै दिन विधिपूर्वक घट अर्थात घडा स्थापना गरी त्यही घडामाथि शक्ति स्वरूपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घट स्थापना भन्ने गरिएको हो आज घट स्थापनाको सहित बिहान आठ बजेर पैंतिस मिनटमा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ व्यवस्थापिका संसदको हिजोको बैठकको सुन्ने समयमा सांसदहरूले कञ्चनपुरमा हात्ती आतंक फैलिएकाले नियन्त्रण गर्न सरकार र सदनको ध्यानकर्षण गराएका छन् संसदमा बोल्दै सांसद कृपाराम राणाले कञ्चनपुरमा हात्तीले ठूलो क्षति पुर्याउनुका साथै स्थानीय नागरिकहरूलाई त्रसित बनाएको बताए दार्चुला जिल्लामा विक्रमसम्म दुई हजार सत्तरी साल र यस वर्ष गएको बाढ़ी पहिरो पीड़ित जनतालाई राहत दिन संविधान कार्यान्वयन गर्न सांसद गणेश सिंह ठगुन्नाले सरकारसँग माग गर्नुभयो प्रहरी महानिरीक्षक उपेन्द्र कान्तरियाले राजनीतिक दबावमा प्रहरीले काम गर्न नहुने बताएका छन् जिल्ला प्रहरी कार्यालय कञ्चनपुरद्वारा हिजो आयोजित शान्ति सुरक्षा र अपराध नियन्त्रणमा प्रहरीको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रममा महानिरीक्षक करियालले भने दबावभन्दा पनि न्याय र तथ्यका आधारमा प्रहरीले काम गर्नुपर्छ प्रहरी राजनीतिक दबाव आए पनि त्यसलाई सुन्ने तर काम भने न्याय र तथ्यका आधारमा कानूनको परिधिभित्र बसेर गर्नुपर्ने उनको भनाइ थियो कञ्चनपुर लगायत यहाँका सीमा क्षेत्रको समस्याका विषयमा पनि आफ्नो तहबाट हुने पहल गर्ने जनाउँदै उनले अपराध नियन्त्रणमा प्रहरी सक्रिय भएर लाग्ने बताएका छन् साथै अरियालले अपराधमा संलग्न व्यक्तिले कुनै पनि हालतमा उन्मुक्ति नपाउने बताएका छन् डडेलधुरामा सञ्चालित आर्थिक विकास मार्फत विपद जोखिम व्यवस्थापन पहिलो चरणको परियोजना सम्पन्न पश्चात दोस्रो चरणको परियोजना शुरू गरिएको छ प्राकृतिक प्रकोप वा जलवायु परिवर्तनका कारण साना किसानहरूको सामाजिक तथा आर्थिक स्तरमा पर्ने तनावहरू न्यूनीकरण गर्दै समुदायलाई उत्थानशील बनाउने लक्ष्य सहित दोस्रो चरणको परियोजना सञ्चालन गरिएको हिजो जिल्ला सदरमुकाममा आयोजित एक कार्यक्रममा जानकारी गराइएको हो यसै सेप्टेम्बरदेखि शुरू भएको उक्त दोस्रो चरणको परियोजना मर्सीकोर नेपालको साझेदारीमा एकीकृत विकास समाज डडेलधुराले परियोजना सञ्चालन गरिरहेको हो पहिलो चरणमा प्राकृतिक प्रकोपबाट हुने आर्थिक तथा मानवीय क्षतिलाई न्यूनीकरण गर्न आर्थिक विकासका क्रियाकलापहरूबाट समुदायको उत्थानशीलता वृद्धि गरी जोखिम न्यूनीकरण संस्कृतिको विकास गर्ने लक्ष्य लिएर जिल्लाको परशुराम नगरपालिकाको कुर्मुल्ली बेलडाँगी जालगडा र तुलाभाडीसँगै आलिताल गाविसको रक्सौन खिन्नेभाडी र घरेलुमा परियोजना सञ्चालन गरिएको थियो सो क्षेत्रमा पहिलो चरणमा विपत्त उद्धार सामग्रीहरू वितरण गरिनुका साथै उन्नत जातका गाईहरू वितरण गरिएको थियो दोस्रो चरणको परियोजना भने पहिलो चरणको परियोजना लागू भएकै स्थानसहित परशुराम नगरपालिकाको जफती र आलिताल गाविसको सैन भन्ने ठाउँमा समेत सञ्चालन गरिन लागेको छ दोस्रो चरणको परियोजनामा विपद सम्बन्धी लेखाजोखा शिक्षा तथा संचार सामग्री वितरण लगायतका कामहरू गरिने आयोजित कार्यक्रममा परियोजना अधिकृत सुरेन्द्र बहादुर ठगुन्नाले जानकारी दिनुभयो उक्त जानकारी हिजो जिल्ला विकास समितिको सभाहालमा आयोजना गरिएको आर्थिक विकास मार्फत व्यवस्थापन परियोजना दोस्रो चरण जिल्ला स्तरीय परियोजना शुभारम्भ बैठकमा गराइएको हो डडेलद्रामा प्रहरीले गाँजाका बोटहरू नष्ट गर्ने अभियान नै चलाएको छ जिल्ला प्रहरी कार्यालय डडेलद्राको अभियान अन्तर्गत प्रहरीका विभिन्न युनिटहरूले दैनिक जसो गाँजाका बोटहरू नष्ट गरिरहेको छ यसै क्रममा भातकाँडा प्रहरी चौकीले हिजो पनि पाँच रोपनी जमिनमा लगाइएको गाँजाका बोटहरू नष्ट गरेको छ जिल्लाको असी ग्राम गाविस वार्ड नम्बर एक र तीनमा स्थानीयहरूले लगाएका बोटहरू भातकडा प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक कर्णबहादुर चन्द नेतृत्वको टोलीले नष्ट गरेको हो ती दुईवटा ती दुई पन्ध्र सोह्र परिवारले लगाएको गाँजाका बोटहरू प्रहरी टोलीले नष्ट गरेको दलित प्रहरी प्रमुख प्रेमबहादुर साईले जानकारी दिनुभएको छ यसअघि बुधबार मात्रै सोही गाविसको वडा नम्बर सातमा तेह्र परिवारले चार कट्ठा पन्ध्र धुर जग्गामा लगाएका गाँजाका बोटहरू चन्दन नेतृत्वकै टोलीले नष्ट गरेको थियो बैतडीमा सुरक्षित प्रसुति सेवा केन्द्रको संख्या एक सय बीस पुगेको छ गर्भवती आमाहरूले ज्यान गुमाउन नपरोस् र सहजै स्वास्थ्य संस्थामा गएर महिलाहरूले सुरक्षित रूपमा बच्चा जन्माउन पाउन् भन्ने उद्देश्यसहित एक गाविसमा कम्तीमा दुई ठाउँबाट सुरक्षित प्रसुति सेवा प्रदान हुँदै आएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ बैतडीलाई दुई हजार चौहत्तर असार मशान्तभित्र पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणा गर्ने लक्ष्य लिएकाले ठाउँ ठाउँमा सुरक्षित प्रसुति सेवा केन्द्र सञ्चालनको कार्य अगाडि बढेको जिल्ला स्वास्थ्य कार्यालय बैतडी का प्रमुख डाक्टर गुणराज अवस्थीले जानकारी दिनुभएको छ गर्भवती महिलाले सुरक्षित प्रसुति सेवा केन्द्रमै गएर बच्चा जन्माउन सकुन् भन्ने उद्देश्य सहित स्वास्थ्य चौकीभन्दा भन्दा बाहिर पनि सुरक्षित प्रसुति सेवा केन्द्रहरूमा सञ्चालनमा ल्याइएको उहाँले बताउनु भएको छ चितवटको खौला बजार सुरक्षित प्रसुति केन्द्र सञ्चालनमा ल्याइएको र यो सँगै सुरक्षित प्रसुति सेवा केन्द्रको संख्या एक सय बीस पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ खौला बजारमा सुरक्षित प्रसुति सेवा केन्द्र सञ्चालनमा आएपछि रिम चित्तड र गोकुलेश्वरका महिलाहरू खुसी भएका छन् तपाईँले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा र इन्टरनेटमा radio unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ कञ्चन प्रकाश स्वास्थ्य संस्थामा औषधिको चरम भाव भएको छ महाकाली अञ्चल अस्पतालमा सुत्केरी हुँदा आवश्यक पर्ने बाहेकका कुनै पनि औषधि नभएको बताइएको छ टेन्डर प्रक्रियामा भएको ढिलाइका कारणले सुदूरपश्चिम भर औषधि अभाव भएका बेला सबैभन्दा बढी कञ्चनपुरमा अभाव भएको छ औषधिको नाममा सिटामोल पनि पाउन छाडेको बिरामीले बताएका छन् महाकाली अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर श्रीराम तिवारीले सुत्केरी हुँदा आवश्यक पर्ने बाहेकका कुनै पनि औषधि नभएको बताउनु भएको छ अस्पतालमा औषधि अभाव हुँदा बिरामीले निजी क्लिनिकबाट किन्नुपर्ने बाध्यता रहेको छ ज्येष्ठ नागरिक अपाङ्ग लगायतले पाउँदै आएको निशुल्क औषधिको समेत अभाव भएको छ औषधि खरिदका लागि टेण्डर आह्वान गरिएकाले अझै केही दिन औषधि अभाव रहने उहाँले बताउनु छ कैलालीको धनगढ़ीमा शुक्रबारदेखि सूचना तथा प्रविधि मेला क्यान इन्फोटेक दुई हजार त्रिहत्तर शुरू भएको छ सूचना प्रविधि सबैका लागि भन्ने नाराका साथ computer association of Nepal CAN महासंघ कैलालीले पहिलो पटक मेलाको आयोजना गरेको हो एक समारोहका बीच पूर्व मन्त्री लेखराज भट्टले मोबाइलमा नम्बर थिचेपछि आफै पर्दा हट्ने प्रविधिको प्रयोग गरेर मेलाको उद्घाटन गर्नुभयो सो अवसरमा उनले सूचना प्रविधिको विकास बिना मुलुकको विकास असम्भव रहेको बताउनुभयो उहाँले सूचना तथा प्रविधिको विकासलाई सरकारले प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुभएको छ सूचना प्रविधिको विकासमा सहयोग पुर्याउने उद्देश्यले आयोजित मेलामा नयाँ नयाँ प्रविधि प्रदर्शनीको लागि राखिएको जनाइएको छ असोज अठार गतेसम्म सञ्चालन हुने मेलामा साठीवटा स्टलहरू राखिएको छ मेलामा पेनड्राइभ मोबाइल डेस्कटप मानिस स्क्यान गर्ने मसिन नयाँ मोडलका क्यामेरा ल्यापटप लगायत प्रदर्शनीको लागि राखिएको मेलाका संयोजक टेकराज पनेरले जानकारी दिएका छन् त्यस्तै मेला अवधिबारे राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति पनि रहने आयोजकले जानकारी दिएको छ प्रहरीको कन्ट्रोलको एक सय नम्बरमा जताभावी ब्लफ कल गरेर प्रहरलाई हैरानी बनाएको छ जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार एक सय नम्बरमा फोन गरेर कहिले गलत सूचना दिने गाली गलोज गर्ने अश्लील कुराहरू गर्न खोज्ने जस्ता हरकत गर्न थालेपछि ब्लफ कल गर्नेहरूको लिस्ट तयार गरी प्रहरले कार्यवाही अगाडि बढ़ाएको जनाएको छ प्रहरीको उक्त नम्बरमा ब्लफ कल गर्नेहरूमध्ये अहिलेसम्म पच्चीस जनाको लिस्ट तयार गरी खोजी कार्य भइरहेको प्रहरी निरीक्षक रणबहादुर चन्दले जानकारी दिनुभएको छ अहिलेसम्म ब्लफ कल गर्ने तीनजना महिलाहरूलाई कागज बनाएर सम्झाई बुझाई छोडिसकेका छौं उहाँले भन्नुभयो बढ़ी जसो ब्लफ कल गर्नेहरू महिलाहरू रहेका छन् त्यस्ता कार्य गर्ने जो कोहीलाई पनि पहिलोचोटि सम्झाई बुझाई गर्ने र त्यस्तै हरकत दोहोरिए कार्यवाही गर्ने उहाँले जानकारी दिनुभएको छ नेपाल राष्ट्र बैंकले सबै नेपाली नोटमा रहेका जनावरका चित्र परिवर्तन गर्ने भएको छ अहिले राष्ट्र बैंकले पचास र एक सयका नयाँ नोटमा चित्र परिवर्तन गरेर गवर्नर डाक्टर सिरिञ्जीवी नेपालको हस्ताक्षरमा बजारमा आइसकेका छन् राष्ट्र बैंकले यी बाहेक एक हजार पाँच सय र बीस रूपियाँको नोटमा भएका जनावरको चित्र पनि परिवर्तन गर्ने भएको छ यसअघिका नोटमा रहेका जनावरहरू नेपाली हुन् वा होइनन् भन्ने आधिकारिकता पुष्टि नभएपछि राष्ट्र बैंकले सबै नोटमा नेपाली जनावरको चित्र राख्ने कार्य अगाडि बढाएको हो अहिले बजारमा रहेका सबैजसो नोटमा भएका जनावरहरू नेपालका कुन ठाउँका हुन् र किन राखियो भन्ने कुनै आधिकारिकता पुष्टि हुन नसकेको राष्ट्र बैंकले जनाएको छ आधिकारिकता पुष्टि नभएकै कारण बैंकले नोटका चित्रहरू परिवर्तन गर्न लागेको डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले जानकारी दिएका छन् डेपुटी गभर्नर शिवाकोटीका अनुसार अब एक हजारको नोटमा दुईवटा हात्तीको चित्र हुनेछ चितौन राष्ट्रिय निकुञ्जमा रहेका जुम्लेहा रामलक्ष्मण हात्तीको चित्र अब एक हजारको नोटमा हुनेछ अहिलेसम्म एक हजारको नोटमा भएको हात्ती नेपालको हो वा होइन भन्ने कुनै आधिकारिकता पुष्टि नभएपछि राष्ट्र ब्याङ्कले निकुञ्जका जुम्लेहा हात्तीको चित्र राख्ने निर्णय गरेको हो दुईवटा हात्ती रहेको एक हजारको नोट यही महिनामा बजारमा आउने राष्ट्र ब्याङ्कले जनाएको छ त्यस्तै पाँच सयको नोटमा पनि दुईवटा बाघको सट्टा एउटा मात्रै बाघ रहनेछ तर